केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौ हसाउ गाउँ अनि रमाउ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन मलाई हाँस्ने हो र के हँसाउने ल ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय लिएर आज पनि हामी आइसकेका छौँ टेक्निकल्ली रूपमा रहेर यति बेला असिस्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अन्यमा छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ जस्ट फ्री इन्जोय लिएर हामी हरेक दिन आउँछौँ इलेभेन टु टुवेल्भ पिएम र व्यवसायमा रहेर तपाईँलाई मात्रै इन्जोय गराउँछौँ हामी विभिन्न रिमिक्स नम्बरहरूबाट जुन रिमिक्स भर्सनमा बजारमा आएका गीत सङ्गीतहरू छन् ती गीत सङ्गीतहरू हामी तपाईँको माझमा जस्ट फ्री इन्जोयमा प्रस्तुत गर्छौँ र तपाईँले यति बेला जस्ट फर इन्जोयलाई सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega tune गरेर साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ जस्ट फर इन्जोयमा आज विशेष गरी रेमिक्स नम्बरहरू तपाईँको माझमा हामी राख्छौँ र यति बेला कार्यक्रमको सुरुवातमै राख्छु एउटा निकै नै चर्चित निकै नै रमाइलो खालको रिमिक्स नम्बर तपाईँ सम्पूर्णको लागि बगर निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ जस्ट फर इन्जोय तपाईँ यति बेला सुनिरहनु भएको छ radio Arpan hundred four point five mega hertz tune गरेर साथसाथै यति बेला इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि हामीलाई सुनिराख्नु भएको छ जस्ट फर इन्जोयमा रहेर हामी तपाईँलाई मात्र रिमिक्स नम्बरहरू राख्ने गर्छौँ रिमिक्स भर्सनमा बजारमा आएका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र आज पनि त्यस्तै गीत सङ्गीतहरू लिएर तपाईँको माझमा उपस्थित भइसकेका छौँ छौँ र प्रस्तुत पनि गरिराखेका छौँ निकै नै चर्चामा रहेका हिट हिट रिमिक्स नम्बरहरू यति बेला फेरि पनि अर्को एउटा रिमिक्स नम्बर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 जस्ट फर इन्जोयको यो छोटो विश्रामपछि तपाईँलाई पुनः स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega हर्चमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँलाई थाहा नै छ जस्ट फर इन्जोयको यो बसाइ लिएर हामी हरेक दिन आउँछौँ एघार एघार बजेपछि बाह्र बजेसम्म र व्यवसायमा रहेर रिमिक्स वर्षनमा बजारमा आएका विभिन्न हिट हिट रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्ने गर्छौँ र आज पनि यस्तै रिमिक्स गीत सङ्गीत तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित निकै नै रमाइलो खालको रिमिक्स नम्बर राख्छु तपाईँ सम्पूर्णको लागि यति बेला जस्ट फर इन्जोयलाई सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहर्जमा बजारमा आएका निकै नै रमाइला रमाइला रिमिक्स नम्बरहरू तपाईँको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ र कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै जस्ट फर इन्जोयको आजको यो ब्रान्ड न्यू एपिसोडबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नववर्ष दुई हजार सत्तरीको हार्दिक मङ्गलमय शुभकामना आइएमई गरौँ एनसेलको सिम उपहार पाऊ आइएमई गरौँ एनसेलको सिम उपहार पाऊ हजुर यही वैशाख एक गतेदेखि एकतिस गतेसम्म हरेक आइएमई e कारोबार गर्नेहरूका लागि एनसेलको सिम उपहार प्रदान हुने भएकाले पैसा झिक्न तथा पठाउन आउँदा पासपोर्ट साइजको फोटो लिई आउनुहुन सूचित गरिन्छ सम्पर्क Arun Impex IME e centre Ratnagar एक सौरा चोक फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस शून्य छपन्न पाँच बैसठी चार सय सत्ताइस मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ विगतका वर्षहरूमा झैँ जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा शत प्रतिशत विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस Mount Everest English school Birendranagar साथ बर्मानगर चितवनमा शैक्षिक सत्र दुई हजार सत्तरीको लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस्र जानकारी गराइन्छ प्राचार्य लोकनाथ ढकाल मोबाइल अन्ठानब्बे चार एकाउन्न बयालिस सात सय एकतिस सन्तानब्बे चार तेह्र शून्य पन्ध्र बिस रिफ्रेस कम्प्युटर एजुकेसन प्रस्तुत गर्दछ एसएलसी दिई बसेका विद्यार्थीहरूलाई happy discount offer computer courses advance basic courses advance basic hardware diploma in